नागरिक समाजको विरोधका बावजुद अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले कार्कीलाई नियुक्ति गर्न आज संवैधानिक परिषदको बैठक बोलाउनु भएको गरेको हो कार्कीले सर्वोच्च अदालतबाट सफाई पाइसके पनि केही दलका नेताहरूले उहाँलाई अख्तियार प्रमुख बनाउन नहुने भन्दै विरोध जनाउँदै आएका छन् यसैबीच लोकमान सिंह कार्कीको नियुक्ति प्रक्रिया रोक्न माग गर्दै नागरिक समाजले आज सिंहदरबारको दक्षिण गेटमा धरना दिएका छन् बिहान दस बजेदेखि एघार बजीसम्म नागरिक समाजका अगुवाहरू भेला भएर लोकमान सिंह कार्की नियुक्ति प्रक्रियाका विषयमा विरोध गर्दै धरना दिएका थिए उनीहरूले अख्तियार दुरूपयोगको आरोप लागेका व्यक्तिलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग लेख्ने प्रमुखको रूपमा नियुक्ति गर्नु लाजमर्दो कुरा भएको बताएका छन् चुनावी रणनीतिका विषयमा छलफल गर्न नेकपा एमालेको पोलिट ब्युरो बैठक आज बसेको छ पार्टी कार्यालय बल्खुमा शुरू भएको बैठकमा चुनावी अभियान र पार्टीको आन्तरिक विषयमा पनि छलफल हुनेछ एमाले जेठबाट दुई महिने चुनावी अभियान शुरू गर्न लागेकाले त्यसको तयारीका विषयमा आज छलफल हुने पोलिट ब्युरो सदस्य रघुजी पन्तले जानकारी दिनुभयो पन्तका अनुसार कार्कीलाई अख्तियार प्रमुख बनाउन नहुने विषयमा यसअघि पार्टीले निर्णय गरे पनि सरकार नियुक्तिको प्रक्रियामा लागेकोले त्यस विषयमा पनि आजको बैठकमा थप छलफल हुनेछ काङ्ग्रेस सभापति सुशील कोइरालाले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने विषयमा कांग्रेस सकारात्मक नभएको बताउनु भएको छ कार्की विवादमा रहेकाले उच्च स्तरीय राजनीतिक समितिले कार्कीलाई अख्तियार प्रमुख बनाउने गरेको सिफारिसलाई कार्यान्वयन नहुने बताउनु भएको छ प्रेस युनियनले बिहान कपिलवस्तुको वस्तुको हवामा गरेको पत्रकार सम्मेलनमा कोइरालाले विवादित व्यक्तिका विषयमा निर्णय गर्दा पछि अप्ठ्यारो पर्न सक्ने बताउनु भएको छ उहाँले मुलुक अहिले कमजोर अवस्थामा रहेकाले चुनावबाट निकास निकाल्नुपर्ने बताउनु भएको छ उहाँले मुलुकका मुलुक बचाउन निर्वाचन अपरिहार्य रहेकाले सबैले सहयोग गर्नुपर्ने पनि बताउनु भएको छ सर्लाहीका नागरिकले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो क्षेत्रबाट अब हुने संविधान सभाको चुनावमा उठ्न आग्रह गरेका छन् आज लालबन्दी गाविस भवनमा आयोजित भेलामा सहभागी स्थानीय विभिन्न राजनैतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डलाई सर्लाहीको क्षेत्र नम्बर एकबाट उठ्न आग्रह गरेका हुन् नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष गोविन्द महत काङ्ग्रेसका नारायण पोखरेल लगायतका वक्ताले आफ्नो क्षेत्रमा विकास हुन नसकेकाले विकास गर्नका लागि लागि प्रचण्डलाई चुनाव उठ्न आग्रह गर्नुभएको हो जवाफमा प्रचण्डले आफू मधेसबाटै चुनाव लड्ने तर कुन क्षेत्रबाट लड्ने भन्ने विषयमा विचार गरी रहेको बताउनु भएको थियो हिजो हरिवनमा आयोजित मधेस ब्युरो स्तरीय आमसभालाई सम्बोधन गर्न आउनुभएका प्रचण्डसहितका नेताहरू आज पनि सर्लाहीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी भइरहेका छन् नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले कुनै पनि राजनीतिक दल बाहिर रहने अवस्था आए संविधान सभाको चुनाव असम्भव हुने ठोकुवा गरेकी छिन् रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले दाङको घोराईमा आइतबार आयोजना गरेको साक्षात्कारमा उनले सफल संविधान सभाको निर्वाचनको लागि सबै दललाई समेटेर लैजानुपर्ने धारणा राखेकी हुन् नेत्री कोइरालाले नेकपा माओवादीले राखेका मागहरूलाई पनि सम्बोधन गरेर निर्वाचनमा जान पर्ने भन्दै रेग्मी सरकारले चुनावी प्रक्रियालाई तदारुकताका साथ अघि बढाउन नस नसकेकोले मङ्सिरमा पनि निर्वाचन हुनेमा आशंका व्यक्त गरेकी छिन् साक्षात्कारमा उनले भने यदि मङ्सिरमा पनि चुनाव हुन सकेन भने त्यसको सम्पूर्ण जिम्मेवारी चार दलका शीर्ष नेताहरूले लिनुपर्नेछ कोइरालाले थपिन थपिन मङ्सिरमा चुनाव हुन्छ कि हुँदैन म भन्न सक्दिनँ तर चुनाव गराउनु पर्छ चुनाव हुन नसक्ने भए त्यसको विकल्प चार दलका शीर्ष नेताले लिनुपर्नेछ उनले काङ्ग्रेस नेतृत्वमा बनेको उच्च स्तरीय राजनैतिक संयन्त्रले निर्वाचनको वातावरण निर्माणको लागि सहमतिको प्रयास गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै शीर्ष नेताहरूमा नै नेतृत्व क्षमता गुम्दै गएको आरोप लगाएकी छिन् कोइरालाले भनिन् नेताले नेता भएर हिँड्नु पर्यो अनि मात्र जनताले विश्वास गर्दछन् लोकमान लोकमानसिंह कार्कीको नियुक्ति प्रक्रियाको विरोध गर्न नागरिक समाजले सिंहदरबारको दक्षिण गेटमा धरना दिएका छन् बिहान दस बजेदेखि करिब एक घण्टा नागरिक समाजका अगुवाहरू भेला भएर लोकमान सिंह कार्की नियुक्ति प्रक्रियाका विषयमा विरोध गर्दै धरना दिएका थिए कार्कीलाई प्रक्रिया र सिद्धान्त बाहिर रहेर नियुक्ति गर्न खोजिएकोमा विरोध गरेको नागरिक समाजका अगुवा तथा पत्रकार कनक मणि दीक्षितले जानकारी दिनुभएको छ भारतीय चासो र क्रियाशीलतामा दलहरूले कार्कीलाई अख्तियार प्रमुख बनाउन खोजेको नागरिक अगुवाहरूको आरोप छ सिरियाको राजधानी दमास्कस बाहिर अवस्थित एक सैन्य अनुसन्धान केन्द्रमा इसरायलले शक्तिशाली रकेट आक्रमण गरेको छ सैन्य विमानस्थल समेत रहेको माउन्ट कसियन क्षेत्रमा इसरायलले शक्तिशाली रकेट हमला गरेको हो उक्त सैन्य अनुसन्धान केन्द्रमा इसरायलले गत जनवरी महिनामा पनि हमला गरेको थियो एक अधिकारीका अनुसार सिरियन सैनिकले तयार पारेका मिसाइलयुक्त जहाजलाई इजरायलले नष्ट गरिदिएको छ गै भएको उक्त हमलाले सिरियाको राजधानी दमास्क पुरै कोहालमा परिणत भएको र रकेट आक्रमणले सहर उज्यालो देखिएको थियो सिरियन सरकारी अधिकारीहरूले इजरायलले सरकारी सेनाको अनुसन्धान केन्द्रमा आक्रमण गरी विद्रोहीको मनोबल बढाइरहेको आरोप लगाएका छन् केन्द्रमा आक्रमण गरी विद्रोहीहरूको मनोबल बढाइरहेको आरोप लागेपछि अस्ति राति पनि इजरायलले सिरियाका विभिन्न ठाउँमा आक्रमण गरेको थियो र एसिसी यु नाइन्टिन क्रिकेटमा नेपालले समूह चरणको दोस्रो खेलमा नेपालले कतारको उन्नाइस वर्ष मोनिको टोलीलाई नौ विकेटले पराजित गरेको छ टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको कतारले छत्तिस दशमलव तीन ओभरमा उन्चालिस रन मात्र बनाउन सक्यो जवाफी ब्याटिङ गरेको नेपालले दस ओभरमा एक विकेट गुमाएर चौरानब्बे रन बनाएको थियो नेपालका लागि अमित श्रेष्ठले नट आउट सत्तरी रन बनाएर तेत्तिस बल खेलेका श्रेष्ठले एघार चौका र एक छक्काको मद्दतमा सत्तरी रन बनाएका थिए यस्तै हरिशंकर शाहले आठ तथा निश्चल पाण्डेले बाह्र रनको योगदान दिएका थिए नेपालका लागि अविनाश कर्णले चार तथा सुशान्त भारीले दुई र भुवन कार्की र निश्चल पाण्डेले एक एक विकेट लिएका थिए कतारका ओजिर अहमदले सर्वाधिक चौबिस रन बनाएका थिए भने महर्जिद मोहम्मदले बेगले सोह्र र सायद सोफान शाहले चौध तथा जहाङ्गीर इसानले बाह्र रन